हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गए मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा कृषि तथा युवा रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी थोक्लो तिन मेगार्समा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज दिनलाई रात पार्न अझै बाँकी छ आकाशको तारा झार्न अझै बाँकी छ जम्का भेट हुँदा मौन हुन नखोज जम्का भेट हुँदा मौन हुन नखोज आपसीमा बोली बार्न अझै बाँकी छ आकाशको तारा झार्न अझै बाँकी छ तस्बिर जलाइसकेँ त्यो निष्ठुरीको तस्बिर जलाइसकेँ त्यो निष्ठुरीको मनैदेखि माया मार्न अझै बाँकी छ आकाशको तारा झार्न अझै बाँकी छ कतै फेला पारे भने हात समाई कतै फेला पारे भने हात समाई आँसुको सागर तार्न अझै बाँकी छ आकाशको तारा झार्न अझै बाँकी छ ककसलाई जित्यौ भन प्रेम युद्धमा ककसलाई जित्यौ भन प्रेम युद्धमा घायलको सामु हार्न अझै बाँकी छ दिनलाई रात पार्न अझै बाँकी छ आकाशको तारा झार्न अझै बाँकी छ आकाशको तारा झार्न अझै बाँकी छ स्वर्गद्वारी नगरपालिका दुई धनबाङ प्युठानका मित्र छविलाल आरएम घायलको यही गजल सँगसँगै नमस्कार साथै गजलीय अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन चौहत्तरौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटुभरि देशको माया बोकेर गजलपुञ्जको माली तपाईँकै भाइ छोरा साथी एसपी माथवर र प्राविधिक मित्र विक्रमसँगै विभिन्न अनलाइन रेडियोमा यतिखेर प्राविधिकमा बस्नुभएका प्राविधिक मित्रहरूको साथमा उपस्थित भएका छौँ नेपालकै पहिलो युवा तथा कृषि रेडियो साझा वाज अठासी दशमलव तिन मेगा साथै इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट र आजबाट हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडाबाट हामीलाई सुनेर बस्नुभएका तमाम तमाम मेरा गजलीय मनहरूलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रम गजल पुञ्जमा आज एउटा तपाईँहरूलाई खुसीको खबर छ अबदेखि रेडियो कार्यक्रम गजल पुञ्ज लोकप्रिय एप्लिकेसन हाम्रो पात्रको हाम्रो अडियोबाट पनि उपलब्ध हुनेछ रेडियो साझावाजले उत्पादन गरेको कार्यक्रम गजल पुञ्ज तपाईँले हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजेसम्म साझावाज अठासी दशमलव तिन मेगा हर्ज मार्फत राप्ती र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रमा गएर अनलाइन रेडियो नवीन संसार र नमस्ते हेटवटा मार्फत पनि विश्वभर सुन्न सक्नुहुन्छ र सुन्दै हुनुहुन्छ होला हामी कार्यक्रम गजलपुञ्जमा कहिले तपाईँका पत्रमा प्राप्त गजलहरू वाचन गर्छौँ कहिले सामाजिक सञ्जाल फेसबुक पेजमा प्राप्त गजलहरू वाचन गर्छौँ त कहिले कुनै गजलकारसँग प्रत्यक्ष भलाखुसारी गर्ने गर्छौँ र कहिले हामी स्रष्टा विशेषमा रहेर स्रष्टा विशेष गजलहरू वाचन गर्छौँ सोही अनुरूप आज हामी एकजना स्रष्टका गजलहरू लिएर आएका छौँ उहाँ को हुनुहुन्छ तपाईँहरूले अनुमान गरिसक्नु भएको होला उहाँका गजलहरू के कस्ता छन् ती गजलहरूमा मेरो आवाजले स्पर्श गर्नु पूर्व उहाँको परिचयहरू दिनु पूर्व आजको गजल फुन्जको दैलो घान चाहन्छु रहर एल्बमबाट मेलिना राईको सुमधुर स्वरमा इन्द्रजित लावतीको शब्दमा डिआरस्तुको सङ्गीतमा जब साँझ पर्दै गयो मनमा व्यथा बढ्दै गयो तिम्रो याद काँडा बनी मुटुमाझ बढ्दै गयो आउनु चाहिँ साङ्गीतिक गजलबाट आजको गजल पुञ्जको दैलो गाह्रो गजल मनहरू यो साङ्गीतिक गजलपछि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जामा रहर एल्बमबाट इन्द्रजित लावतीको शब्द र डिआर अत्तुको सङ्गीतमा मेलिन राईको सुमधुर स्वरमा यो साङ्गीतिक गजल हामीले चरण गऱ्यौँ जब साँझ पार्दै गयो मनमा व्यथा बढ्दै गयो तिम्रो याद काँडा बनी मुटु माझ बढ्दै गयो यो साङ्गीतिक गजल हामीले भर्खरको दसैँमा बिर्सायौँ गएको सातामा दाङमा नै थिएँ भने यो सातामा प्युठानतिर बसाइ सरेको छु आज हामी स्रष्टा विशेषमा रहेर स्वर्गोदरी नगरपालिका दुई धनवाङ प्युठानका मित्र हाल दक्षिण भारत केरलामा रहनुभएका छविलाल आर्यम घायलका गजलहरू लिएर उपस्थित भएका छौँ उहाँ हाल दक्षिण भारत केरलामा हुनुहुन्छ दुई हजार बाहन्न साल तिन महिना चौध गते बुबा केशव रोका मगर र आमा लक्ष्मी देवी रोका मगरको कोखबाट जन्म लिनुभएको थियो आउनु शिवसाईमा छविलाल आर्यम घायलको यो पहिलो गजल वाचन गरौँ गल्ती भयो मबाट अब हुने छैन सत्य विश्वासघात अब हुने छैन गल्ती भयो मबाट अब हुने छैन सत्य विश्वासघात अब हुने छैन यो समाजले जे जे भन्छ भन्न देऊ यो समाजले जे जे भन्छ भन्न देऊ हाम्रो अलग जात अब हुने छैन सत्य विश्वासघात अब हुने छैन निम्तो आउँछु भन्दैछ जुनले निम्तो आउँछु भन्दैछ जुनले हेर्नु अध्यारो रात अब हुने छैन सत्य विश्वासघात अब हुने छैन म त जाँदैछु टाढा दुःख पर्दाखेरि म त जाँदैछु टाढा दुःख पर्दाखेरि सहारा दिने हात अब हुने छैन सत्य विश्वासघात अब हुने छैन घायल निदाय छ नबिउझने गरी घायल निदाय छ नबिउझने गरी यादको खातै खाता अब हुने छैन गल्ती भयो मबाट अब हुने छैन सत्य विश्वासघात अब हुने छैन सत्य विश्वासघात अब हुने छैन आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ छविला लारेम घायलको गजल गल्ती भयो मबाट अब हुने छैन सत्य विश्वासघात मबाट हुने छैन भनेर भन्दै हुनुहुन्थ्यो यहाँनिर छविला लारेम घायलले सामान्य शिक्षा पाउनुभएका छविलाल आर्यम घायल हाल दक्षिण भारत केरलामा हुनुहुन्छ उहाँका गजलहरू मैले सामाजिक सञ्जाल फेसबुकमा देख्ने गर्छु अत्यन्तै मिठा गजलहरू लेख्नुहुन्छ स्रष्टा विशेषमा रत आज उपस्थित हुनुभएको छ र उहाँका गजलहरू हामीले वाचन गरिरहेका छौँ व्यवसायमा म पुनः छविलाल आर्यम घायलको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हरियाली छाँगा छहारी हाम्रो प्युठान हरियाली छाँगा छहारी हाम्रो प्युठान तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो प्युठान हरियाली छाँगा छहारी हाम्रो प्युठान तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो प्युठान लेकैभरि लाली गुराँस फुल्छन् त्यहाँ लेकैभरि लाली गुराँस फुल्छन् त्यहाँ सुन्दरताको फुलबारी हाम्रो प्युठान तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो पिउठाना मान्डवी झिम्रोको नदी भुल्नै नसक्ने मान्डवी झिम्रोको नदी भुल्नै नसक्ने बनेको छ एक चौतारी हाम्रो प्युठान तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो प्युठान आउनुहोला पर्यटक यात्री बनेर आउनुहोला पर्यटक यात्री बनेर घुमाउने सुवारी पारी हाम्रो प्युठाना तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो प्युठाना यहाँहरूलाई स्वागत गर्न पाउँदा यहाँहरूलाई स्वागत गर्न पाउँदा हुनेछ पक्कै आभारी हाम्रो प्युठाना हरियाली छाँगा छहारी हाम्रो प्युठाना तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो प्युठाना तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो प्युठाना अह आदरणीय गजल मनहरू व्यवसायमा वाचन गयौँ हामीले छविलाल आर्यम घायलको यो मिठो गजल व्यवसायमा भन्दै हुनुहुन्थ्यो छाँगा छहारी हाम्रो पिउठाना तीर्थ मन्दिर स्वर्गद्वारी हाम्रो पिउठाना पक्कै पनि जननी जन्मभूमि दपी गरेसी भनिन्छ त्यसै भनेको होइन मित्र हरेकलाई आफू जन्मिएको माटो आफू जन्मिएको भूमि र आफू जन्मिएको देशको सबैलाई माया लाग्छ र सबैले बयान र गाथा गाउने गर्छन् आफू जन्मिएको भूमिको त्यसैले त छबिला लारेम घाइले आफ्नो प्युठानको बारेमा आफू जन्मिएको प्युठानको बारेमा अत्यन्तै यहाँनिर मिठा शब्दहरूमा वर्णन गर्दै हुनुहुन्थ्यो यो वसाइमा म पुनः छबिला लारेम घायलकै अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु त्यसपछि हामी एउटा साङ्गीतिक गजल श्रवण गर्नेछौँ यो वसाइमा छबिला लारेम घायलको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु धरतीमा पाइला टेकाउने आमा हुन् धरतीमा पाइला टेकाउने आमा हुन् यो दुनियाँ सबै देखाउने आमा हुन् धरतीमा पाइला टेकाउने आमा हुन् यो दुनियाँ सबै देखाउने आमा हुन् दुधे मौन बालकलाई काख राखी दुधे मौन बालकलाई काख राखी मेरो बाबा भन्न लगाउने आमा हुन् यो दुनियाँ सबै देखाउने आमा हुन् भोक भोकै केही नखाएर कठै बरा भोक भोकै केही नखाएर कठै बरा सबैरै मेलापात धाउने आमा हुन् यो दुनियाँ सबै देखाउने आमा हुन् प्रेम गर्ने खुबी नै हुँदैन बुबासँग प्रेम गर्ने खुबी नै हुँदैन बुबासँग सन्तानको मन बुझाउने आमा हुन् यो दुनियाँ सबै देखाउने आमा हुन् जहान परिवार सम्हाली दुःख गर्दै जहान परिवार सम्हाली दुःख गर्दै घर व्यवहार चलाउने आमा हुन् दुनियाँ सबै देखाउने आमा हुन् दुनियाँ सबै देखाउने आमा हुन् आह आदरणीय गजल मनहरू यो वसाइमा हामीले वाचन गऱ्यौँ छविलाल आर्यम घायलले कोर्नुभएको आमाप्रति समर्पित गजल धरतीमा पाइला टेकाउने आमा हुन् यो दुनियाँ सबै देखाउने आमा हुन् पक्कै पनि आमाको बारेमा बयान व्याख्या गरेर के पो सकिन्छ र मित्र होइन र सामान्य शिक्षा पढ्नुभएका छविलाल आर्यम घायल श्री बाल माध्यमिक विद्यालय स्वर्गद्वारी नगरपालिका दुई खालबाट सामान्य शिक्षा हासिल गर्नुभएको छ नयाँ नयाँ ठाउँको भ्रमण गर्ने साहित्यमा रुचि राख्ने लेख्ने पढ्ने विशेष गरी सङ्गीत र साहित्यमा अत्यन्तै रुचि राख्नुहुन्छ छविला लारेम घायलले व्यवसायमा हामी एउटा साङ्गीतिक गजल अगाडि सार्छौँ प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल हो यो रूपक वनवासीको शब्दमा राज सिग्देलको समधुर स्वरमा यो गजल नयाँ हो लय प्रसङ्ग बदलिएको छैन दुनियाँ बदलियो मायाको रङ्ग बदलिएको छैन दुनियाँ बदलियो मायाको रङ्ग बदलिएको छैन नयाँ हो लय प्रसङ्ग बदलिएको छैन प्रसंग दिलिएको छैन यो गजल नयाँ हो लय प्रसङ्ग बदलिएको छैन माया को रंग दुनिया दुनियाँ बदलियो मायाको रङ्ग बदलिएको छैन छैन युग बदलिएको छैन से विचलित उनको प्रगाढ़ समझना प्रगाढ़ समझना मन मस्तिष्क मन मस्तिष्क उठने तरंग बदलिएको छैन मरवास उठ्ने तरङ्ग बदलिएको छैन दुनिया बदलियो दुनियाँ बदलियो दुनियाँ बदलियो आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेगाहर्ज र तपाईँले हामीलाई इन्टरनेटका माध्यमबाट हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत हामीलाई एकैसाथ श्रवण गर्दै हुनुहुन्छ र तपाईँले आज हामीलाई यतिखेर सुन्न छुटाउनु भयो भने हामीले केही क्षणपछि हाम्रो आजको यो श्रृङ्खला हाम्रो युट्युब च्यानल राप्ती आवाजमा राख्नेछौँ त्यहाँबाट तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ व्यवसायमा हामी वाचन गरिरहेका छौँ आज स्रष्टा विशेषमा रहेर स्वर्गद्वारी नगरपालिका दुई धनबाङ प्युठानका मित्र हाल दक्षिण भारत केरलामा रहनुभएका छविलाल आर्यम घायलका गजलहरू वाचन गरिरहेका छौँ नेपाली गजल अत्यन्तै माया गर्ने नयाँ नयाँ ठाउँको भ्रमण गर्न रुचि राख्ने लेख्न पढ्न विशेष गरी सङ्गीत र साहित्यमा रुचि राख्नुहुन्छ नयाँ नयाँ साथी बनाउन रुचि राख्नुहुन्छ नेपाली गजललाई उस्तै माया गर्नुहुन्छ अत्यन्तै प्रेमिल शृङ्गारिक शब्दहरूले आफ्ना गजलहरूलाई सजाउनुहुन्छ सबैको मनमुटुमा बास बस्न सक्ने शब्दहरू आफ्ना गजलका शेरहरूमा उतार्नुहुन्छ आफूमा त्यो खुबी राख्नुहुन्छ र हरेकलाई आफूप्रति आकर्षित गर्न सक्ने क्षमता राख्नुहुन्छ छविला लारेम घायलले यो वसैमा म पुनः छविला लारेम घायलको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु सुन्दर थियो हाम्रो बन्धन अझै बिर्सेको छैन याखामा आइरहन्छन् अझै बिर्सेको छैन तिमीले लगाउने सेतो लुगामा जब दाग लाग्थ्यो तिमीले लगाउने सेतो लुगामा जब दाग लाग्थ्यो सिधा मुटुमै हुन्थ्यो जलन अझै बिर्सेको छैन यी आँखामा आइरहन्छन् अझै बिर्सेको छैन आँसु कसरी झार्छ होला पत्ता लगाउँदै जाँदा आँसु कसरी झार्छ होला पत्ता लगाउँदै जाँदा कसैले दुखाइदिए थियो मन अझै बिर्सेको छैन यी आँखामा आइरहन्छन् अझै बिर्सेको छैन अरे परदेश आएर कतै गल्ती पो गरियो कि अरे परदेश आएर कतै गल्ती पो गरियो कि पढेको थिएँ मुना मदन अझै बिर्सेको छैन सिधा मोटुमा हुन्थ्यो जलन अझै बिर्सेको छैन यसरी खेलाउनाहरू मेरो सामु नराखिदेऊ यसरी खेलाउनाहरू मेरो सामु नराखिदेऊ घायलले आफ्नो बचपन अझै बिर्सेको छैन सुन्दर थियो हाम्रो बन्धन अझै बिर्सेको छैन यी आँखामा आइरहन्छन् अझै बिर्सेको छैन यी आँखामा आइरहन्छन् अझै बिर्सेको छैन आदरणीय गजल मनहरू पक्कै पनि सुन्दर थियो हाम्रो बन्धन अझै बिर्सेको छैन यी आँखामा आइरहन्छन् अझै बिर्सेको छैन पक्कै पनि मित्रहरू जब जब हामी कसैलाई प्रेम गर्छौँ कुनै चिजलाई अत्यन्तै माया गर्छौँ भने त्यो जीवन्त जीवन्तसम्म रहिरहन्छ जबसम्म यो शरीरले हाम्रो साथ छाड्दैन तबसम्म त्यस चिजलाई हामीले भुल्छौँ भनेर कहाँ भुल्न सक्छौँ र मित्र होइन र पक्कै पनि यो विषयमा हामीले वाचन गरेका थियौँ स्रष्टा विशेषमा रहेर आज स्वर्गद्वारी नगरपालिका दुई धनबाङ प्युठानका मित्र छविलाल आर्यम घायलको गजलहरू वाचन गरिरहेका छौँ आजको बसाइमा हामीले छविलाल आर्यम घायलका केही प्रकाशित कृतिहरू पनि आइसकेका छन् तपाईँले संयुक्त गजल सङ्ग्रह मोदीका पदचापहरू दुई हजार त्रिहत्तरमा प्रकाशित भएको हो मोदीका पदचापहरू कहीँ कतै भेटाउनु भयो भने किन्नुभयो भने मोदीका पदचापहरू पल्टाउने क्रममा छविलाल आर्यम घायलका गजलहरू पनि भेटाउन सक्नुहुन्छ त्यसै गरी मगरहरूको संयुक्त गजल सङ्ग्रह झोरले यो पनि दुई हजार त्रिहत्तर सालमा प्रकाशित भएको हो यो सङ्ग्रह पनि पल्टाउने क्रममा छविलाल आर्यम घायलका रचनाहरू गजलहरू भेटाउन सक्नुहुन्छ पढ्नुहोला र सल्लाह सुझाव दिनुहोला त्यसै गरी अन्य पत्र पत्रिकाहरूमा यहाँका गजलहरू छापिएका छन् रेडियोहरूबाट फुटका रूपमा वाचन भइरहेका छन् यस्तै यस्तै गरी यहाँका रचनाहरू प्रकाशित भइसकेका छन् आज हामी स्रष्टा विशेषमा रहेर छविलाल आर्यम घायलका गजलहरू वाचन गरिरहेका छौँ यो विषयमा म पुनः छविलाल आर्यम घायलको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु गर्छु मान सम्मान म घरको छोरा हुँ गर्छु मान सम्मान मगरको छोरा हुँ छाप नै पहिचान मगरको छोरा हुँ गर्छु मान सम्मान मगरको छोरा हुँ छाप नै पहिचान मगरको छोरा हुँ पसिना बगाएर खान्छु हलो जोतेर पसिना बगाएर खान्छु हलो जोतेर मेहनती किसान मगरको छोरा हुँ छाप नै पहिचान मगरको छोरा हुँ समयले सिकायो माग्यो भने सित्तैमा समयले सिकायो माग्यो भने सित्तैमा दिन्छु अमूल्य ज्ञान मगरको छोरा हुँ छ आफ्नै पहिचान मगरको छोरा हुँ पुर्ख्यौली परम्परा भुल्ने छैन कदापि पुर्ख्यौली परम्परा भुल्ने छैन कदापि गर्छु उनकै बयान मगरको छोरा हुँ छाप्ने पहिचान मगरको छोरा हुँ घायल बनेपछि नसा गर्न थालियो घायल बनेपछि नसा गर्न थालियो मदेखि सावधान मगरको छोरा हुँ गर्छु मान सम्मान मगरको छोरा हुँ छ आफ्नै पहिचान मगरको छोरा हुँ छ आफ्नै पहिचान मगरको छोरा हुँ अह आदरणीय गजल मनहरू गर्छु मान सम्मान मगरको छोरा हुँ छ आफ्नै पहिचान मगरको छोरा हुँ पक्कै पनि नेपाल चार जात छत्तिस वर्णको फुलबारी हो भनिन्छ त्यसै भनिएको होइन मित्र हामी देशमा विभिन्न जात जातिहरू मिलेर बसेका छौँ यिनै जात जातिहरूमध्ये हरेकको आफ्नै भाषा संस्कृति कला रीतिरिवाजहरू छ र तिनीहरूलाई हामी सबैले एकले अर्कालाई पहिचान गर्न जरुरी छ र एकले अर्कालाई सम्मान गर्न सद्भाव गर्न जरुरी छ र त हामी भाइ भाइ भएर मिलेर बस्न सक्छौँ नेपाली नेपाली भएर मिलेर बस्न सक्छौँ त्यसैले हामीले एकअर्काको सम्मान गर्न जरुरी छ जसरी छविलाल आर्यम घाईले भन्नुभएको छ आफ्ना गजलका शेरहरूमा गर्छु मान सम्मान मगरको छोरा हुँ छ आफ्नै पहिचान मगरको छोरा हुँ सबैको आफ्नै पहिचान छ तर पनि एकले अर्कालाई मान सम्मान गर्नैपर्छ होइन र घायलजी पक्कै पनि छविला लार्याम घायल विभिन्न संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुकको माध्यमद्वारा कैयौँ साहित्यिक संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ यिनै घायलका आजको वषयमा हामीले गजलहरू वाचन गरिरहेका छौँ व्यवसायमा म पुनः छविलाल आर्यम घायलको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु त्यसपछि हामी पुनः एउटा साङ्गीतिक गजल श्रवण गर्नेछौँ व्यवसायमा छविलाल आर्यम घायलको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु म मरेपछि सेतो पहिरन नगर्नु प्रिय म मरेपछि सेतो पहिरन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय म मरेपछि सेतो पहिरन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय सकेसम्म दुखाउनु हुँदैन कसैको दिल सकेसम्म दुखाउनु हुँदैन कसैको दिल मिठो बोल्नुपर्छ चर्को वचन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय समाजको थरी थरीका कुराहरू सुनेर समाजको थरी थरीका कुराहरू सुनेर आफू आफूलाई परिवर्तन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय गर्दै नगर्नु कुकरमा तिमीले आसपासमा गर्दै नगर्नु कुकरमा तिमीले आसपासमा यी आफन्तहरू हजारौँ छन् नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय घायललाई श्रद्धाञ्जली दिँदै गर्ने बेलामा घायललाई श्रद्धाञ्जली दिँदै गर्ने बेलामा सम्झिएर रुने काम त झन् नगर्नु प्रिय म मरेपछि सेतो पहिरन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ घायलको गजल म मरेपछि सेतो पहिरन नगर्नु प्रिय सिउँदो पुछिएला सानो मन नगर्नु प्रिय पक्कै पनि मित्र कसैको जीवन पर्यन्त उसैलाई सम्झनु पक्कै पनि राम्रो काम हुँदै हुँदैन तर पनि मन हो माया गरिएको हुन्छ कसैलाई भने मान्दैन र उसको यादमा रुन्न भनेर कहाँ हुन्छ र घायलजी भन्न त सजिलो छ भोग्नेलाई गाह्रो छ मरेपछि सेतो पहिरन नगर्नु प्रिय अत्यन्तै सन्देशात्मक सल्लाह सुझाव रहेको थियो यहाँनिर आफ्नो प्रियलाई व्यवसायमा हामीले केही बेर अगाडि श्रवण गर्दा गर्दै बाँकी राखिएको बाँकी गजलांश साङ्गीतिक गजल व्यवसायमा हामी अगाडि सार्छौँ रूपक वनवासीको शब्दमा राज सिग्देलको सुमधुर स्वरमा यो गजल नयाँ हो लय प्रसङ्ग बदलिएको छैन दुनियाँ बदलियो मायाको रङ्ग बदलिएको छैन यही साङ्गीतिक गजल व्यवसायमा हामी पुनः श्रवण गर्छौँ रात के भनों उनको म प्रतिको माया कतै बदलिए जस्तो तर मेरो माया उनीसँग कहिले बदलिएको छैन यो गजल नयाँ हो लय प्रसङ्ग बदलिएको छैन दुनियाँ बदलियो मायाको रङ्ग बदलिएको छैन रमेश सर मेरो एकदम राम्रो श्रोता हुनुहुन्छ मेरो प्रिय मित्र हुनुहुन्छ रमेश सर थ्याङ्क यू राश उनको म प्रतिको माया कतै बदली जस्तो गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पञ्चमा हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ आजको बसाइमा हामी स्रष्टा विशेषमा रहेर स्वर्गद्वारी नगरपालिका दुई धनबाङ प्युठानका मित्र छविला लारेम घायलका गजलहरू वाचन गरिरहेका छौँ अत्यन्तै मिठा गजलहरू लेख्नुहुन्छ हरेकको मन मुटुलाई छुन सक्ने गजलहरू लेख्नुहुन्छ देश समाज घर परिवार आमा बुबा सबैलाई माया गर्नुहुन्छ आफ्नो भाषा संस्कृति रीतिरिवाज सबैलाई माया गर्ने एक मिलनसार व्यक्ति छविला लारेम घायलका गजलहरू आजको बसाइमा हामीले वाचन गरिरहेका छौँ यो बसाइमा म पुनः छविला लारेम घायलको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तिन अक्षरमा बनेको मेरो प्यारो नेपाल तिन अक्षरमा बनेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल तिन अक्षरमा बनेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल अरे इतिहास साँची छ गर्वका साथ भन्छु अरे इतिहास साँची छ गर्वका साथ भन्छु कसैको सामु नझुकेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल संसारलाई चिनाउन सफल भइसक्यो संसारलाई चिनाउन सफल भइसक्यो त्यो सगरमाथा रहेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल हिमाल पहाड तराई यी सबै सबै आहा हिमाल पहाड तराई यी सबै सबै यहाँ सुन्दर प्रकृतिले दिएको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल विदेशमा रहे तापनि घायलको यो मनले विदेशमा रहे तापनि घायलको मनले विदेशमा रहे तापनि घायलको मनले सधैँ सधैँ नै छ सम्झेको मेरो प्यारो नेपाल तिन अक्षरमा बनेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल अह आदरणीय गजल मनहरू पक्कै पनि तिन अक्षरमा बनेको मेरो प्यारो नेपाल विद्वानले नाम रचेको मेरो प्यारो नेपाल अत्यन्तै गर्वका साथ नाम लिनुपर्ने हामीले एक शब्द हो आफ्नो देश नेपाल यही देश नेपालको बारेमा वर्णन गरेर लेखिएको यो दमदार गजलका निम्ति हृदयदेखि नै आभारी छु आजको बसैमा हामीलाई गजल पठाएर सहयोग गर्नुहुने स्रष्टा विशेषमा छविला लारेम घाईलाई धेरै धेरै धन्यवाद तपाईँको साहित्यिक यात्रा निरपछिन्न रहोस् तपाईँको साहित्यिक यात्रा यसै गरी अगाडि बढिरहोस् तपाईँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै स्रष्टा विशेषबाट तपाईँलाई आजको बसैबाट बिदा गर्छौँ आदरणीय गजल मनहरू आजको विषयमा हामीले वाचन गऱ्यौँ स्रष्टा विशेषमा रहेर स्वर्गद्वारी नगरपालिका दुई धनबाङ प्युठानका मित्र हाल दक्षिण भारत केरलामा रहनुभएका छविला लारेम घायलका गजल वाचन गऱ्यौँ तपाईँहरूलाई उहाँका गजलहरू के कस्ता लागे जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सिनुहोला छविला लारेम घायललाई छविला लारेम घायललाई सम्पर्क गर्नका लागि तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर छविलाल आरएम घायल भनेर खोज्नुभयो भने भेटाउन सक्नुहुन्छ यसरी उहाँलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ लौ तादरणी गजल मनहरू यिनै गजलहरू सँगसँगै आजको लागि समय आखिरी भएको प्राविधिक मित्रले जानकारी दिँदै हुनुहुन्छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण सम्पूर्णप्रति हृदयदेखि नै आभारी छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन होला तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने स्रष्टा विशेषमा रहेर तपाईँले पनि आफ्ना नौवटा गजल र आफ्नो बारेमा जानकारी हामीलाई पठाउनुहोला हामी प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन गर्दै गर्दै जानेछौँ जसका लागि हाम्रो ठेगाना दिएको छ रेडियो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो साझावास अठासी दशमलव तिन मेगा हर्ज राप्ती अञ्चल दाङ देखोरी एक प्रगति नगर त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर तपाईँले हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल पुञ्जा भनेर W W W dot facebook dot com slash P U N J यही नाम राखेर खोज्नुभयो भने तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ जहाँ एकचालिस सयभन्दा बढी मित्रहरूले लाइक गरिसकेको एउटा सामाजिक सञ्जाल फेसबुक पेज भेटिनेछ त्यहाँ गएर तपाईँले लाइक गर्न सक्नुहुन्छ र हामीलाई म्यासेजमा आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँ हामीलाई मेल गर्न चाहनुहुन्छ भने हाम्रो मेल ठेगाना रहेको छ एसपी माथुवर एट द रेट जिमेल डट कम एसपिएमइटिएचए डब्लुओआर एट द रेट जिमेल डट कम र तपाईँले आजको यो हाम्रो श्रृङ्खला सुन्न भयो भने यतिखेर हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको श्रृङ्खला राखिदिनेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ र तपाईँले राप्ती आवाजलाई सब्सक्राइब लाइक कमेन्ट र सेयर गर्न नबिर्सनुहोला यो मेरो अनुरोध रह्यो लौता आदरणीय गजल मनहरू यिनै जानकारी सँगसँगै अब भने हामी छुटिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सल्बलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र विक्रमलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै र अन्य अनलाइन रेडियोका प्राविधिक मित्रहरूलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै आजको बसैबाट झेलिन्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खुला पछन् कि झ्याल ढोकाका चुकुलहरू बन्द गर्नुहोस् रातिको समय छ गर्मीको मौसम छ तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खाना भयो कि औषधि खाना नबिर्सनुहोस् तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा छविला लारेम घायलको यो गजल वाचन गर्दै बिदा हुन्छु तिमीहरूको बिहेमा एकैछिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु तिमीहरूको बिहेमा एकैछिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु मुटु नै दिएको थिएँ उपहारमा तिमीलाई मुटु नै दिएको थिएँ उपहारमा तिमीलाई झिकेर राखिदिनु फिर्ता लिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु कतै मलाई देख्न मन लागे निदाउनु है कतै मलाई देख्न मन लागे निदाउनु है सपनीबाट सधैँ सधैँ सम्झिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु बाचा गरेर भन्छु जहाँ मरेर गए पनि बाचा गरेर भन्छु जहाँ मरेर गए पनि यही धरती यही माटोमा जन्मिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु कहिले तारा बनेर कहिले जुन बनेर कहिले तारा बनेर कहिले जुन बनेर तिम्रो घरको वरिपरि चम्किन आउनेछु तिमीहरूको बिहेमा एकैछिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु निम्तो पठायो भने बधाई दिन आउनेछु नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी